तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो संसार अनलाइन रेडियो सूचना साहित्य एवं मनोरञ्जन संसार हाम्रो संसार लगन गर्नुहोस् कम तपाईँको मनभित्रका शब्दरूपी दानाहरू तपाईँको मनभित्रका शब्दरूपी दानाहरू पल्टाउने एक मात्रै माध्यम गजलका पानाहरू कहिले सुख त कहिले दुःख आए होला न जीवनमा कहिले सुख त कहिले दुःख आए होला जीवनमा सुख दुःख मिलन बिछोडका ती भावनाहरू पल्टाउने एक मात्रै माध्यम गजलका पानाहरू पल्टाउने एक मात्रै माध्यम गजलका पानाहरू हरेक शनिबार इजरायलको समय बेलुका आठ बजीदेखि सुन्न नभुल्नुहोला गजल सर्जक अनि गजल प्रेमीहरूको आफ्नै कार्यक्रम गजलका पानाहरू म तपाईँको आफ्नै साथी गजल प्रेमी औँसीको रातमा इन्द्रमान आत्माको साथमा मात्र अनलाइन रेडियो हाम्रो संसारमा लग अन गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम माया गर्छु भन्नलाई धेरै पटक धाए पनि मेरो मन मन्दिरमा तिमी मात्र छाए पनि माया गर्छु भन्नलाई धेरै पटक धाए पनि मेरो मन मन्दिरमा तिमी मात्र छाए पनि आफ्नो भन्न किन मलाई यति डर लाग्छ आफ्नो भन्न किन मलाई यति डर लाग्छ राति मेरो सपनीमा तिमी मात्र आए पनि मेरो मन मन्दिरमा तिमी मात्र छाए पनि सजाकी छु तिम्रो तस्बिर मेरो मन मुटुभरि सजाकी छु तिम्रो तस्बिर मेरो मन मुटुभरि गुनासो छैन तिमीसँग अन्तै माया लाए पनि मेरो मन मन्दिरमा तिमी मात्र छाए पनि धरतीमा हुने जोडी सबै स्वर्गबाटै रचिन्छ रे धरतीमा हुने जोडी सबै स्वर्गबाटै रचिन्छ रे मनलाई बुझाउनेछु म तिमीलाई अरूले चाहे पनि मेरो मन मन्दिरमा तिमी मात्र छाए पनि सफल पारी यो माया मायाको संसार बनाउनु छ सफल पारी यो माया मायाको संसार बनाउनु छ स्वर्गछरी खान्छु म झुपडीमै रम्न पाए पनि माया गर्छु भन्नलाई धेरै पटक धाए पनि मेरो मन मन्दिरमा तिमी मात्र छाए पनि काठमाडौँ चापागाउँ निवासी गजलकार मित्र निरा लामाजीको यिनै गजलका शेरहरूसँगै नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गजलका पानाहरूमा सूचना साहित्य एवं मनोरञ्जनको संसार अनलाइन रेडियो रेडियो हाम्रो संसारलाई सुनेर बस्नुभएका तपाईँ तमाम श्रोताहरूलाई हार्दिक स्वागत गर्दै आजको यो एउटा नयाँ श्रृङ्खलालाई लिएर उपस्थित भइसकेको छु म तपाईँहरूको आफ्नै गजल प्रेमी साथी औँसीको रातमा इन्द्रमान आत्मा भने यो आवाजलाई यतिखेर तपाईँहरूसम्म पुर्याउन साथ दिँदै हुनुहुन्छ मेरो प्राविधिक साथी उद्धव तामाङजीले मित्रहरू कार्यक्रम गजलका पाहनाहरू सुन्न सक्नुहुनेछ र सुन्दै आइरहनु भएको छ प्रत्येक शनिबार इजरायलको समय बेलुका आठ बजीदेखि नौ बजीसम्म मात्र अनलाइन रेडियो रेडियो हाम्रो संसारमा र यो तपाईँ हाम्रो आफ्नै साहित्यप्रेमी प्रेमी गजल सर्जक मित्रहरूको आफ्नै कार्यक्रम हो यस कार्यक्रममा हामी तपाईँहरूले नै हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका तिनै गजलहरू वाचन गर्ने गर्छौँ अर्थात् तिनै गजलका पानाहरूलाई पल्टाउने गर्छौँ अनि हरेक महिनाको अन्तिम श्रृङ्खलामा अर्थात् महिनाको अन्तिम भागमा हामी तपाईँको आफ्नो गजल आफ्नै आवाजमा प्रस्तुत गर्छौ र आज पनि अन्तिम श्रृङ्खला भएकोले विशेष कार्यक्रम अर्थात् आजको यो श्रृङ्खलामा गजलकार मित्रहरूको आफ्नै आवाजमा गजलहरूलाई लिएर उपस्थित भएको छु आशा र विश्वास राखेको छु अवश्य पनि कार्यक्रम अवधिभर यहाँहरूले सुनेर साथ दिनुहुन्छ भनेर मित्रहरू यतिखेर तपाईँहरू W W W dot radio Hamro Sansar dot कम लगन गरेर संसारको कुनै पनि कुनामा रहेर हामीलाई प्रत्यक्ष सुन्दै हुनुहुन्छ र यस कार्यक्रमलाई मोहन बिहानीजीको blog W W W dot Mohan Bihani dot blog sport dot com त्यसै गरी रामशरण श्रेष्ठजीको blog W W W dot Chisapani Nepal dot blog sport dot com Arjun पौडेलजीको ब्लग डब्लु र आशिष दनाईजीको website W Ashish Danai dot com dot एनपीमा पनि यो कार्यक्रमलाई कुनै पनि समयमा तपाईँहरूले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ मित्रहरू आजको यो श्रृङ्खलामा गजलकारहरूको आफ्नै आवाजमा गजलहरू प्रस्तुत गर्नेछौ त्योभन्दा अगाडि कार्यक्रमको सुरुवात गर्न चाहन्छु यो एउटा निकै सुमधुर साङ्गीतिक कोसेलीबाट यो साङ्गीतिक कोसेली प्रसाद पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजलका पानाहरूमा सूचना साहित्य एवं मनोरञ्जनको संसार अनलाइन रेडियो रेडियो हाम्रो संसारमा तपाईँहरू यतिखेर सुन्दै हुनुहुन्छ गजल सर्जक अनि गजल प्रेमी मनहरूको एउटा छुट्टै कार्यक्रम गजलका पानाहरू अनि आजको यो महिनाको अन्तिम श्रृङ्खलामा तपाईँहरूले नै रेकर्ड गरेर पठाउनुभएका गजलहरू प्रस्तुत गर्नेछौँ अर्थात् गजलकार मित्रहरूको आफ्नै आवाजमा गजलहरू प्रस्तुत गर्नेछौँ त्यसो त ढिला नगरिकन आउनुहोस् गोविन्दपुर दुई मोराङ निवासी गजलकार मित्र शिव रेग्मीजीको गजललाई प्रस्तुत गर्न गइरहेको छु अबको आवाज गोविन्दपुर दुई मोरङ निवासी गजलकार मित्र शिव रेग्मीजीको नमस्कार मित्रहरू सूचना साहित्य र मनोरञ्जनको भरपूर संगम अनलाइन रेडियो हाम्रो संसारको प्रस्तुति गजलका पानाहरूको पन्ध्रौँ श्रृङ्खला विशेष श्रृङ्खलामा म शिव रेग्मीको स्वीकार्नु हार्दिक अभिवादन तपाईँ हाम्रै मनको कार्यक्रम गजलका पानाहरूको यो पन्ध्रौं श्रृङ्खलासम्म आइपुग्दासम्मका गजलीय यात्राले पक्कै पनि हरेक गजल प्रेमी मनहरूलाई हौस्याएको छ रौस्याएको छ मित्रहरू आजको यस विशेष श्रृङ्खलामा स्रष्टाका शब्द स्रष्टाकै आवाजमा सम्प्रेषण गरेर कार्यक्रमले अझ रोचकता रौनकता प्रस्तुत गरेको छ कार्यक्रमलाई उत्तरोत्तर प्रगतिको शुभकामना यो तिहारको पूर्व सन्ध्यामा सम्पूर्ण गजल प्रेमी मित्रहरूमा हार्दिक शुभकामना अर्पण गर्दै तिहारकै फेरमा लम्कदै मेरा शब्द शेरहरू प्रस्तुत गर्न चाहन्छु स्वीकार्नुहोस् यी शब्द शेरहरू छु बहिनी यो दसैँ कट्दा तिलायो फुलले याद खामैमा राखी पठाइछौ निम्ता तिलायो फुलले याद रोँदैछु बहिनी यो दसैँ कट्दा दिलायो फुलले याद खामैमा राखी पठाइछौ निम्ता तिलायो फुलले याद काटेको शरीर फाटेको पोसाक मैली बुझ्दैछ कापेको शरीर फाटेको पोसाक मैले यी बित्दैछ सम्झे कि रहेछौ यो पत्र पाए सिलायो फुलले याद खानैमा राखे पठाइछौ निम्ता सिलायो फुलले याद रुझेर कति पसिना पानी परदेशी बन्या छु रुझेर कति पसिना पानी परदेशी बन्या छु गलेको मनलाई ढलेको तनलाई मिलायो फुलले याद खामैमा राखी पठाइ पठाइछौनुहुन्छ तिलायो फुल्दै आज श्रमको देशमा श्रमिक मैछु सुनौला दिन खोज्दै श्रमको देशमा श्रमिक मै छु सुनौला दिन खोज्दै दुरै छु आज मै रोई बस्ने खिलायो फुल्ले याद खामीमा राखी पठाइछौ निम्ता इलायो फुल्ले याद खटनको राजमा निरीह बनी शुद्ध छ रगत खटनको राजमा है बनी शुद्ध छ रगत तिम्रा ती गाँसा दिएका आशा फुल्ले याद पठाइछौ निम्ता याद चाडबाडका निम्ति भरेका गाडी दौडेका कत्ति छन् चाडबाडका निम्ति भरेका गाडी दौडेका कत्ति छन् तिहारको रमझम लागेछ क्यारे जिलायो फुल्ने याद हामीमा राखी पठाइछौ निम्ता इलायो फुल्ने याद बाआमा दाई साथी र सङ्गी सम्झ्याछ भन्दिनु बाआमा दाई साथी र सङ्गी सम्झ्याछ भन्दिनु भ्याउँदिन भन्न लाग्या छ दुःख बिलायो फुल्ने याद रुँदैछु बहिनी यो दसैँ कट्दा यीलाई फुलले याद खामेमा राखी पठाइछौ निम्ता यीलाई फुलले याद धन्यवाद मित्रहरू गजलकार मित्र शिव जीको, यिनै गजलका शेरहरू रा. मिठो आवाजसँगै फेरि पनि अर्को आवाज गजललाई जोड्न चाहन्छु अबको क्रममा गजल पढ्न सफल रहेको छ मिना पुमा राईजीको हजुर हाल लेबनानदेखि प्रेसित गर्नुभएको छ मिना पुमा राईजीले यो गजललाई आउनुहोस् हामी पनि सुनाऊ मिना पुमा राईजीको गजललाई उहाँको आफ्नै आवाजमा सर्वप्रथम त नमस्ते म तपाईँहरूकै आफ्नै नयाँ साथी मिना पुमा राईको तर्फबाट यस रेडियो हाम्रो संसारको कार्यक्रम गजलाका पानाहरू सुनेर बस्नुभएका यहाँहरू सम्पूर्ण परिवारमा साथमा विशेष गरी यस कार्यक्रम सञ्चालक औसीको रातमा इन्द्रमन आत्माजी यसै कार्यक्रमद्वारा यो मेरो छोटो गजललाई प्रस्तुत गर्ने मौका दिनुभएकोमा हजुरलाई हृदयदेखि नै हार्दिक हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु धन्यवाद औसीको रातमा इन्द्रमन आत्माजी मेरो गजल यस्तो रहेको छ आफ्नै कथा आफैभित्र लाता हान्यो आज आफ्नै कथा आफै भित्र लात हान्यौ आज अझसम्म बढी बाचा तोडी पराई हात तान्यौ आज तिम्रै निम्ति संसारमा तिम्रै निम्ति संसारमा अमूल्य थिए हिजोसम्म समयले कोल्टे फेर्दा झरेको पात ठान्यौ आज दुनियाँले ईर्ष्या गर्ने दुनियाँले ईर्ष्या गर्ने बनाऊ भन्थ्यौं जोडी हामी बहाना गर्दै अछुतोको जात छान्यौं आज सकेन बुझ्न कहिले सकेन बुझ्न कहिले चोखको प्रेमलाई तिमीले वैशालु त्यो यवनको मात ठान्यौ आज आफ्नै कथा आफै भित्र लात हान्यौ आज अजम्बरी बाच तोडी पराई हात तान्यौ आज हस्त धन्यवाद मित्रहरू यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ अनलाइन रेडियो रेडियो हाम्रो संसारको प्रस्तुति कार्यक्रम गजलका पानाहरू र गजलका पानाहरूमा तपाईँलाई साथ दिइरहेको आवाजमा म तपाईँहरूको आफ्नै गजलप्रेमी साथी औँसीको रातमा इन्द्रमान आत्मा अनि यो आवाजलाई तपाईँसम्म पुर्याउन साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र उद्धव तामाङजीले मित्रहरू यो कार्यक्रम गजल सर्जक अनि गजल प्रेमी मनहरूको एउटा छुट्टै कार्यक्रम हो यस कार्यक्रममा हामी प्रत्येक श्रृङ्खलाहरूमा तपाईँले नै हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका तिनै गजलहरू वाचन गर्ने गर्छौं तिनै गजलका पानाहरूलाई पल्टाउने गर्छौं भने महिनाको अन्तिम भागमा अर्थात् महिनाको अन्तिम श्रृङ्खलामा गजलकारहरूको आफ्नै आवाजमा गजल प्रस्तुत गर्छौँ त्यसो त आजको यो श्रृङ्खला पनि महिनाको अन्तिम श्रृङ्खला भएकोले गजलकारहरूको आवाजलाई नै जोडिरहेको छु गजलकारहरूको आफ्नै आवाजमा गजलहरू प्रस्तुत गरिरहेको छु आउनुहोस् यतिखेर फेरि सुनाऊ बेसी लमजुङका गजलकार मित्र आशिष बनाइजीको गजललाई उहाँको आफ्नै आवाजमा शराबीको घर हुन्न विचार गर्नु शराबीको घर हुन्न विचार गर्नु पिएर अमर हुन्न विचार गर्नु सधैँभरि नै शराबको बोतल सधैँभरि नै शराबको बोतलले जिन्दगी सफर हुन्न विचार गर्नु पिएर अमर हुन्न विचार गर्नु माटीमा पसेर बोतल समाउने भट्टीमा बसेर बोतल समाउने रहेर रहर किन विचार गर्नु पिएर अमर हुन्न विचार गर्नु पिउनेहरूलाई गाउँले हेर्ने पिउनेहरूलाई गाउँले हेर्ने गतिलो नजर हुन्न विचार गर्नु पिएर अमर हुन्न विचार गर्नु शराब विष हो पिएर कहिले शराब विष हो पिएर कहिले राम्रो असर हुन्न विचार गर्नु पिएर अमर हुन्न विचार गर्नु जब मदिराले मस्त हुन्छ आशिष जब मदिराले मस्त हुन्छ आशिष उसको खबर हुन्न विचार गर्नु पिएर अमर हुन्न विचार गर्नु शराबीको घर हुन्न विचार गर्नु पिएर अमर हुन्न विचार गर्नु धन्यवाद पक्कै पनि आशिष दनाईजी हाम्रो यस कार्यक्रम गजलका पानाहरूको नियमित श्रोता हुनुहुन्छ निकै सुन्दर सुन्दर गजलहरू रचना गर्नुहुन्छ अनि हामीलाई प्रेसित गर्नुहुन्छ धेरै खुसी लाग्छ आशिष दनाइजीको यस्तै साथ र मायाको अपेक्षा गर्दै फेरि अर्को गजललाई जोड्न चाहन्छु अनि अबको क्रममा गजल पर्न सफल रहेको छ पर्वत नेपाल स्थायी घर भए हाल इजरायलका गजलकार मित्र सजना गुरुङजीको गजल आउनुहोस् गजलकार मित्र सजना गुरुङजीको गजललाई उहाँको आफ्नै आवाजमा सुनौ नमस्कार म सजना गुरुङ मेरो नेपाल घर पर्वत कुशमा हाल म इजरायलमा कार्यरत छु आज यस गजलका पानाहरू मार्फत म पनि मेरो एउटा गजल आफ्नै आवाजमा वाचन गरेर सुनाउन गइरहेकी छु यो गजल मैले आदरणीय गुरु पोष्टराजजीद्वारा निर्मित छन्दमा लेखेकी हुँ गजल यस प्रकार छ ज्योति प्रेमको या यस्तो बाल्छु आमा ज्योति प्रेमको या यस्तो बाल्छु आमा आफ्नै पाखुरीले शास्ति ढाल्छु आमा आफ्नै पाखुरीले शास्ति ढाल्छु आमा मालिनै नपाई लिनै नपाई ती ओइलिएको सारको कोपिलामै खोजी पाल्छु आमा आफ्नै पाखुरीले शास्ति ढाल्छु आमा खाते हे पिएका खाते हे पिएका अङ्गालेर आफै मृतात्मा जगाई प्राण हाल्छु आमा आफ्नै पाखुरीले शास्ति ढाल्छु आमा सेवामै छ आशा सेवामै छ आशा जागेको भरोसा संसारै सुधार्ने बाटो ढाल्छु आमा आफ्नै पाखुरीले शास्ति ढाल्छु आमा बैरी भाव मेटी बैरी भाव मेटी उन्दै एकतामा जन्मौ देखिएको फाटो टाल्छु आमा आफ्नै पाखुरीले शास्ति ढाल्छु आमा ज्योति प्रेमको या यस्तो बाल्छु आमा आफ्नै पाखुरीले शास्ति ढाल्छु आमा हस्त धन्यवाद हाम्रो संसार अनलाइन रेडियो सूचना साहित्य एवं मनोरञ्जन संसार हाम्रो संसार लगन गर्नुहोस् www.radiohamrosansar.com www.radiohamrasansar.com लगन गरेर बस्नुभएका तपाईँ तमाम श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम गजलका पाहनाहरूमा सूचना साहित्य एवं मनोरञ्जनको संसार अनलाइन रेडियो रेडियो हाम्रो संसारको एउटा गजल प्रेमी अनि गजल सर्जक मनहरूको छुट्टै कार्यक्रम गजलका पानहरू सुन्दै हुनुहुन्छ यतिखेर र म छु तपाईँको आफ्नै साथी गजल प्रेमी औँसीको रातमा इन्द्रमान आत्मा भने यो आवाजलाई तपाईँसम्म पुर्याउन साथ दिँदै हुनुहुन्छ प्राविधिक साथी उद्धव तामाङजीले मित्रहरू आजको यो बसाईमा गजलकारहरूको आफ्नै आवाजमा गजलहरू प्रस्तुत गरिरहेका छौँ आउनुहोस् फेरि पनि त्यही क्रमलाई अगाडि बढाउन चाहन्छु र अबको क्रममा गजल पर्न सफल रहेको छ गजलकार मित्र दीपक प्रताप थापाजीको गजल हजुर लमजुङ स्थायी घर भए हाल आबुधाबी युएमा हुनुहुन्छ गजलकार मित्र दीपक प्रताप थापाजी उहाँको गजललाई अबको क्रममा जोड्न चाहन्छु मेरो नाम दीपक प्रताप थापा ठेगाना लम्चु गाउँ सहर गाउँ विकास समिति वार्ड नम्बर सात हाल अबुधाबी सेक्युरिटी गार्ड स्टमा कार्यरत र आज म हजुरहरूलाई सुन्न गइरहेको छु कार्यक्रम गजलका पानाहरू मार्फत मेरो एउटा सानो गजल गजल यस प्रकार छ आदि बेरी माया को जति चौछा चलन देऊ आदि बेरी माया को जति चौछा चलन देऊ ज्वाला यो माया को जति बल बल्छ बल्न देऊ सँगसँगै तरौला आऊ प्रेमका सागरहरू सँगसँगै तरौला आऊ प्रेमको सागरहरू रिस गरी दुनियाँ जति ढल्छ ढल्न देऊ रिस गरी दुनियाँ जति ढल्छ ढल्न देऊ चुलिरहोस् हाम्रो माया सगर माता सरी चुलिरहोस् हाम्रो माया सगर माता सरी गहिराईमा अझ अरू जति गर्छ गर्न गयो गहिराईमा अझ अरू जति गर्छ गर्न गयो दुनियाँमा अजम्बरी अटल बनोस् हाम्रो माया दुनियाँमा अजम्बरी अटल बनोस् हाम्रो माया डाह गर्नेहरूको मन जति गर्छ गर्न देऊ डाह गर्नेहरूको मन जति गर्छ गर्न देऊ आँधी बेल मायाको जति चल्छ चल्न देऊ ज्वाला यो मायाको जति छ बन्न देऊ ज्वाला यो मायाको जति छ बन्न देऊ धन्यवाद निकै सुन्दर गजल अनि सुन्दर आवाजमा गजलकार मित्र दीपक प्रताप थापाजीको गजललाई सुनिसक्नु भएको छ तपाईँहरूले आउनुहोस् फेरि पनि अर्को गजललाई जोड्न चाहन्छु र अबको क्रममा गजल रहेको छ इजरायल निवासी गजलकार मित्र शेर्पिनी कान्छीजीको गजल आउनु शेर्पिनी कान्छीजीको गजललाई उहाँको आफ्नै आवाजमा सुनाउनु तसिदीले दर्शन नमस्ते म शेर्पिनी कान्छी इजरायलबाट मेरो घर दोलखा जिल्ला चरीकोट हो म चार सालदेखि इजरायलमा बस्दै आइरहेको छु सर्वप्रथम त यस कार्यक्रमका सञ्चालक इन्द्रमान आत्माज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो संसार रेडियो युनिटलाई पनि आउँदो आउँदो तिहारको शुभकामना दिन चाहन्छु र जति पनि रेडियो हाम्रो संसार रेडियो सुनेर बस्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी साथीहरू र फ्यामिलीहरू सबैलाई ह्याप्पी ह्याप्पी दिवाली भन्न चाहन्छु र मेरो गजल यस प्रकार छ तिम्रो दिलको फूलबारीमा बहार बनी छाउन सकिन तिम्रो दिलको फूलबारीमा बहार बनी छाउन सकिन सुरताल थियो गजलका धुन बनाइ गाउन सकिन सुरताल थियो गजलका धुन बनाइ गाउन सकिन सागर भन्दा गहिरो मनभरि तिम्रै माया थियो सागर भन्दा गहिरो मनभरि तिम्रै माया थियो भाग्य खोटो रहेछ मेरो तिमीलाई पाउन सकिन तिम्रो दिलको फुलबारीमा बहार बनि छाउन सकिन कसको नजर लाग्यो कुनी हाम्रो माया प्रेममा कसको नजर लाग्यो कुनी हाम्रो माया प्रेममा माया थियो मुटुभरि तिमीलाई सजाउन सकिन तिम्रो दिलको फुलबारीमा बहार बनि छाउन सकिन समयको भेलबाडीले भत्कायो मनको बाटो समयको भेलबाडीले भत्कायो मनको बाटो बाचा गरे तिमी आउ भन्ने बाटोमा धाउन सकिन तिम्रो दिलको फुलबारीमा बहार बनी छाउन सकिन नियतिको खेलले भत्काएछ सपना हाम्रो नियतिको खेलले भत्काएछ सपना हाम्रो खुसीको पलमा तिमीलाई बधाई दिन आउन सकिन तिम्रो दिलको फुलबारीमा बहार बनी छाउन सकिन सुरताल थियो गजलाका धुन बनाइ गाउन सकिन सुरताल थियो गजलाका धुन बनाइ सकिन धन्यवाद अब मेरो अर्को गजल छ यस प्रकार छ ढुङ्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोए ढुङ्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोए माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए माफी माग्दै उसैलाई शिर झुकाउँदै रोए स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोए ढुङ्गा पुज्नलाई फुल फुलाली चुडाउँदै रोए केही पाउनलाई केही गुमाउनु पर्दा यहाँ केही पाउनलाई केही गुमाउनु पर्दा यहाँ कसम खाँदै जोडिएका नाता छुटाउँदै रोए ढुङ्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोए पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ पाउन गुमाउन यहाँ भाग्यको खेल रहेछ तिम्रो मेरो बिचको कसम फुकाउँदै रोए ढुङ्गा बुझ्नलाई फुलको डाली चुडाउँदै आँसुहरू रित्तिसके सुख छन् आँखाहरू आँसुहरू सके सुख छन् आँखाहरू तिमीलाई विदा गर्दा हिम्मत जुटाउँदै रोएँ ढुङ्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोएँ माफी माग्दै उसै et la ville du Canberra. Sir यादले मलाई यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ अनलाइन रेडियो रेडियो हाम्रो संसारको प्रस्तुति कार्यक्रम गजलका पानाहरू र कार्यक्रम गजलका पानाहरूमा तपाईँहरूले नै हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्नुभएका तिनै गजलहरू वाचन गर्ने गर्छौं यदि तपाईँ पनि गजलहरू पठाउन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज गजलका पानाहरूमा पोस्ट गर्न सक्नुहुनेछ र महिनाको अन्तिम श्रृङ्खलामा हामी तपाईँहरूको आफ्नो गजल आफ्नै आवाजमा प्रस्तुत गर्ने गर्छौं यदि तपाईँ पनि आफ्नो गजल आफ्नै आवाजमा रेकर्ड गरेर यस कार्यक्रम मार्फत प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो जिमेल आइडी गजलका पानाहरू at the rate Gmail dot कममा आफ्नो गजल आफ्नै आवाजमा रेकर्ड गरेर सेन्ड गर्न सक्नुहुनेछ भने हाम्रो स्क्याप आइडी आत्मा डट लामामा पनि कल गरेर रेकर्ड गराउन सक्नुहुनेछ मित्रहरू फेरि पनि एउटा आवाज गजललाई नै जोड्न चाहन्छु हजुर अबको क्रममा गजल पढ्न सफल रहेको छ गजलकार मित्र पोष कुमार राईजीको गजल महेश्वरी दुई खोटाङ स्थायी घर भए हाल साउदीमा हुनुहुन्छ गजलकार मित्र पोष कुमार राईजी आउनुहोस् पोष कुमार राईजीको गजललाई उहाँको आफ्नै आवाजमा सुनाउनु नमस्कार म पोष कुमार राई महेश्वरी दुई साना डुम्री खोटाङ नेपाल हाल Saudi Arab online radio radio Hamro संसारको कार्यक्रम गजलका पानाहरूको सञ्चालक औसीको रातमा इन्द्रमन आत्माजीलाई मुरी मुरी धन्यवाद मेरो छोटो गजललाई पनि प्रस्तुत गर्ने मौका दिनुभएकोमा अनि मेरो गजललाई यसरी शुभारण गर्न चाहन्छु मान्छेहरूको अहम देख्दा पनि दिक्कै लाग्छ मान्छेहरूको अहम देख्दा पनि दिक्कै लाग्छ नपुग्ने बेकारको कदम देख्दा पनि दिक्कै लाग्छ जुन गोरुको सिंह छैन त्यसैको नाम तिखिज भने चाहिँ जुन गोरुको सिंह छैन त्यसैको नाम तिखे भने चाहिँ आफ्नो आफै चर्चा झन देख्दा पनि दिक्कै लाग्छ मान्छे मान्छेहरूको अहम देख्दा पनि दिक्कै लाग्छ घमण्डी भई गल्तीमा क्षमा पनि भन्न नमान्नेले घमण्डी भई गल्तीमा क्षमा पनि भन्न नमान्नेले त्यसैको चाहिँ असहन देख्दा पनि दिक्कै लाग्छ मान्छेहरूको अहम देख्दा पनि दिक्कै लाग्छ अरूले त पाएन भनी आफै म पाएँ भन्न खोज्दै अरूले त पाएन भनी आफै म पाएँ भन्न खोज्दै यहाँको भन्दा को कम देख्दा पनि दिकै लाग्छ मान्छेहरूको अहम देख्दा पनि दिक लाग्छ मान्छेहरूको अहम देख्दा पनि दिकै लाग्छ नपुग्ने बेकारको कदम देख्दा पनि दिक्कै लाग्छ धन्यवाद हजुर पोष कुमार राईजीको यी गजलका शेरहरू अनि पोष कुमारजीको यो आवाजसँगै फेरि पनि एउटा आवाज गजललाई नै जोड्न चाहन्छु हजुर यतिखेर गजल रहेको छ नेपाली दीप मिलनजीको गजल हजुर हाल दोहा कतारमा हुनुहुन्छ गजलकार मित्र नेपाली दीप मिलनजी आउनुहोस् उहाँको गजललाई उहाँको आफ्नै आवाजमा सुनाऊ नमस्कार म दीप मिलन रुद्रको रूपन्देही हा सर्वप्रथम त यो गजल वाचन तथा रेकर्ड गर्न समय दिनुभएकोमा अनलाइन रेडियो हाम्रो संसारका संचालक श्री इन्द्रमान आत्माजीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै गर्दछु साथै नजिकै आउँदै गरेको हामी हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान पर्व तिहारको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै मेरो गजल वाचन गर्दछु हुन त आज मसँग ती खाले स्पेसल गजल त छैन तैपनि रेकर्ड गर्छु ल किन तात्न खोज्छौ रात ढलेपछि किन तात्न खोज्छौ रात ढलेपछि के के आँट्न खोज्छौ रात ढलेपछि किन तात्न खोज्छौ रात ढलेपछि भइगयो त सुन्तली उच्च धन्दामा भइगयो त सुन्तली सुते धन्दामा बेर्थे माट्न खोज्छौ रात ढलेपछि के के आँट्न खोज्छौ रात ढलेपछि अब दाहा गर्छन् चरीहरूले अब दाहा गर्छन् चरीहरूले मन चाट्न खोज्छौ रात ढलेपछि बेर्थे मात्न खोज्छौ रात ढलेपछि बच्चा उठे भने विस पार्छन् बच्चा उठे भने वित्यास पार्छन् तन साट्न खोज्छौ रात ढलेपछि मन तात्नको छेउ रात भरेपछि चिङ्गो र मस्तीमै गुजारे पनि चिङ्गो रात मस्तीमै गुजारे पनि लस तात्नको छेउ रात भरेपछि तन तात्नको छेउ रात भरेपछि मन तात्नको छेउ रात भरेपछि बेर्खी मात्नको छेउ रात भरेपछि टेक्के आँट्नको छेउ रात भरेपछि किन तात्नको छेउ रात भरेपछि लस काट्नको छेउ रात भरेपछि टिक्या आत्मखुल्छु रातहरू बसी हस्त धन्यवाद अर्कै सुमधुर साङ्गीतिक कोसेली प्रसाद फेरि स्वागत गर्न चाहन्छु कार्यक्रम गजलका पाहनाहरूमा अनि आजको यो श्रृङ्खलामा महिनाको अन्तिम बसाई भएकोले अर्थात् महिनाको अन्तिम श्रृङ्खला भएकोले तपाईँहरूको आफ्नो गजल आफ्नै आवाजमा प्रस्तुत गरिरहेका छौँ आउनुहोस् फेरि पनि त्यही क्रमलाई जोड्न चाहन्छु र अबको क्रममा आवाज गजल जोड्न चाहन्छु हजुर दिवस कुमारजीको गजल हजुर खोटाङ स्थायी घर भई हाल साउदीमा हुनुहुन्छ विवश कुमारजी आउनुहोस् विवश कुमारजीको गजललाई उहाँको आफ्नै आवाजमा सुनाउनु मेरो परिचय यस प्रकार छ मेरो नाम विवश कुमा खोटाङ दिप्लुङ एक हाल साउदी अरब मेरो गजल यस प्रकार छ शब्दहरू कनिकुथी गजल लेख्ने चाहना हो शब्दहरू कनिकुथी गजल लेख्ने चाहना हो मनभित्रका पीडा व्यथा पोख्ने एउटा बाहना हो मनभित्रका पीडा व्यथा पोख्ने एउटा बाहना हो शिखर चिन्ने सपना देखेँ शिखर चुम्ने सपना देखे अधुरो अधुरै भो सपना यो सागर तर्ने यात्रा मेरो लक्ष्यविहीन रमाना भो मनभित्र मनभित्रका पीडा व्यथा पोख्ने एउटा बहाना हो आदि आकाश आदि धरती आदि आकाश आदि धरती सँगै जिउने कामना त्यो जिउँदै मार्यो मुटु रोपी कस्तो स्वार्थी जमाना यो शब्दहरू कनुकुथी गजल लेख्ने चाहना हो गजल लेखी आफ्नै मन बुझाउने चाहना हो गजल लेखी आफ्नै मन बुझाउने चाहना हो मृत्यु होइन जीवन रोज्ने दुःखको यो सामना हो गजल लेखी आफ्नै मनलाई बुझाउने चाहना हो शब्दहरू कनुकुथी गजल लेख्ने चाहना हो मनभित्रका पीडा व्यथा पोख्ने एउटा बाहना हो धन्यवाद मित्रहरू विवश पुमाजीको यी गजलका शेरहरू अनि आवाजसँगै फेरि एउटा अर्को आवाज गजललाई जोड्न चाहन्छु हजुर त्यसै क्रममा गजल पर्न सफल रहेको छ पोखराका गजलकार मित्र अर्जुन पौडेलजीको गजल आउनुहोस् अर्जुन पौडेलजीको गजललाई उहाँको आफ्नै आवाजमा प्रस्तुत गर्न चाहन्छु नमस्कार म अर्जुन पौडेलको तर्फबाट सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा साँच्चै उनीसँग भेटिएपछि उनीसँग माया लाएपछि उनीसँग भेटिँदाको पल अनि उनीसँग छुटिँदाको पल सँगसँगै उनीसँगैको यात्रामा उनलाई सम्झाउने प्रयास रहेको छ यो मेरो गजल मार्फत स्वीकार्नुहोस् मेरो यो गजल सधैँ आँखा तरी हुन्न सानो सबै सामु बिन्ती बिसाउनुहुन्न हुन्न सानो सधैँ आखतरी रिसाउनुहुन्न सानो सबै सामु बिन्ती बिसाउनुहुन्न सानो तिम्रा लागि पागल बन्ने धेरै भेटिँदा तिनीसँग हाँसो मिसाउनुहुन्न सानो सबै सामु बिन्ती बिसाउनुहुन्न सानो पवित्र जिन्दगी नै तिम्रै लागि सुम्पिँदा पवित्र जिन्दगी नै तिम्रै लागि सुम्पिँदा हाम्रो नाता व्यर्थै चिस्याउनुहुन्न सानो सधैँ आँखा तरी रिसाउनुहुन्न सानो तिमीलाई मन्दिर मानि पाठ गर्दा तिमीलाई मन्दिर मानि पाठ गर्दा घाँस सम्झी फुल पिसाउनुहुन्न सानो सधैँ आँखा तरी रिसाउनुहुन्न सानो सबै सामु बिन्ती बिसाउनुहुन्न सानो सबै सामु बिन्ती बिसाउनुहुन्न सानो मित्रहरू अर्जुन पौडेलजीको यिनै गजलका शेरहरू अनि उहाँको आवाजसँगै अब भने कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ यतिखेरसम्म कार्यक्रमलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद र कार्यक्रममा गजल रेकर्ड गरेर पठाउनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु अनि यस कार्यक्रमलाई आफ्नो ब्लग तथा वेबसाइटमा राखेर हामीलाई सहयोग गर्ने साथीहरू मोहन बिहानी रामचरण श्रेष्ठ अर्जुन पौडेल र आशिष दनाईजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै आगामी श्रृङ्खलासम्मको लागि प्राविधिक मित्र उद्धव तामाङसँगै म तपाईँहरूको आफ्नै गजल प्रेमी साथी औंसीको रातमा इन्द्रमान आत्मा पनि विदा हुन अनुमति चाहन्छु हवस् त तपाईँको यो साता गजलमै रहोस् Para.